नमस्कार आज दुई हजार सत्तरी साल वैशाख बिस गते शुक्रबार अङ्ग्रेजी पात्र अनुसार सन् दुई हजार तेह्र मे तिन तारिक आज विश्व प्रेस स्वतन्त्रता दिवस पनि हो नेपालवाणी नेटवर्कको प्रभातवाणी देशभरका विभिन्न रेडियो स्टेशन राजधानीमा रेडियो उपत्यका सतासी थुप्रो छ हज र सिजिएमसी एफएम एक सय छ हज सहित इन्टरनेटमा नेपालवाणी डट कमबाट एकैसाथ प्रसारण भइरहेको छ अहिले संहिताको विषय फेरि पेचिलो बन्दै गइरहेको छ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन र भारतको भ्रमणपछि संघीयताको आधारलाई भाषासँग जोडेर परिभाषित गर्न थालेपछि नयाँ बहस सुरु भएको छ यस विषयमा तयार पारिएको थप सामग्री भन्दा पहिले आजका मूल खबरका शीर्षकहरू अध्यादेश विवाद टुङ्गेपछि मात्रै निर्वाचनको मिति घोषणा गर्ने चार दलको समझदारी अकुश सम्पत्ति कमाउनेहरूको सूची गोप्य राख्ने सरकारको निर्णय प्रधान न्यायाधीशको आदेश पनि टेरेन अब सर्वोच्च अदालतले राहदानी दुरुपयोग रोक्न नयाँ सफ्टवेयर प्रयोगमा नेपाल आयल निगम मास वार्षिक बीस करोड़ नाफामा नेपाल विकास मञ्चको बैठक नबस्दा वैदेशिक सहायता प्रभावित सोमालियामा भोकमरी कायमै पछिल्लो समय दुई लाख साठी हजारको मृत्यु जेलमा भएको आक्रमण प्रकरणले भारत पाकिस्तानको सम्बन्धमा तनाव र आइसिसी डिभिजन थ्रीमा नेपालद्वारा ओमान अठाइस रनले पराजित अन्डर नाइन्टिन एलिड कप क्रिकेटमा नेपालले आज खुबेसँग भिड्ने नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ विगतका वर्षहरूमा झैँ जिल्ला स्तरीय परीक्षा दुई हजार उनसत्तरीमा शत प्रतिशत विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण गराउन सफल यस Mount Everest English school Birendranagar साथ बर्मानगर चितवनमा शैक्षिक सत्र दुई हजार सत्तरीको लागि कक्षा नर्सरीदेखि कक्षा आठसम्म सीमित सिटमा भर्ना योजना खुलेको सहस्र जानकारी गराइन्छ प्राचार्य लोकनाथ ढकाल मोबाइल अन्ठानब्बे चार एकाउन्न बयालिस सात सय एकतिस सन्तानब्बे चार तेह्र शून्य पन्ध्र बिस नेपाल बाणी नेटवर्कको बिहानी प्रस्तुति प्रभात बाणीका लागि सहकर्मी सुरुचि बन्जारा र म जीवन भण्डारी काठमाडौँको अनामनगरमा रहेको बाणी स्टुडियोमा छौँ आज हामीले अध्यादेश विवाद टुङ्गिएपछि मात्रै निर्वाचन घोषणा शीर्षकको खबरलाई पहिलो खबर बनाएका छौँ प्रमुख राजनैतिक दलहरूका बीचमा विवादका कारण मन्त्री परिषदमा अड्किएको संविधान सभा सदस्य सम्बन्धी अध्यादेश पारित भएपछि मात्रै संविधान सभा निर्वाचनको मिति घोषणा गर्ने समझदारी बनेको खुलासा भएको छ आगामी असारमा निर्वाचन नहुने निश्चित भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहित प्रमुख तीन दल सम्मिलित उच्चस्तरीय राजनैतिक समितिमा सम्मिलित प्रमुख नेताहरूका बीचमा ऐन पारित भइसकेपछि मात्रै निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको तथ्य खुलेको छ प्रमुख दलसहित विघटित संविधान सभामा प्रतिनिधित्व गर्ने साना दलहरूका बीचमा ऐनको मसौदामै विवाद रहेको छ उच्चस्तरीय राजनैतिक समितिमै त्यस्तो समझदारीपछि सरकारले पनि निर्वाचनको मिति घोषणाका विषयमा गम्भीर चासो देखाएको छैन सरकार र दलका नेताहरूले कार्तिक अन्तिम साता वा मक्सिर पहिलो हप्ताभित्र हुने गरी निर्वाचनको मिति घोषणा गर्ने बताउँदै आइरहेका छन् एमाले अध्यक्ष झलनाथ खनालले निर्वाचन घोषणा गर्ने काम सरकारको भए पनि निर्वाचन सम्बन्धी ऐन पारित भइसकेपछि मात्रै मिति तोक्ने उच्चस्तरीय समितिको यसअघिको बैठकमै समझदारी भइसकेको जानकारी दिनुभयो निर्वाचन आयोगले सो अध्यादेश सरकारलाई सिफारिस गरेपछि काङ्ग्रेस एमाले राप्रपा नेपाल लगायतका दल सहमत भए पनि एकीकृत नेकपा माओवादी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मधेसी जनाधिकार फोरम लगायतका साना दलहरूले भने असहमति जनाउँदै आइरहेका छन् आजको राजधानी दैनिकमा सुरजङ पाण्डेले मुख्य खबर लेख्नु भएको छ चार दलीय सहमतिमा असन्तुष्ट रहँदै आएका दलहरूलाई समेटेर चुनावी वातावरण बनाउन सरकारले अर्को साता वृहत राजनीतिक परामर्श आयोजना गर्ने भएको छ नेकपा माओवादी मधेसी जनाधिकार फोरम नेपाल लगायतका दलका माग सम्बोधन गरी चुनावी वातावरण बनाउन सरकारले वृहत परामर्श गर्न लागेको हो सरकारका प्रवक्ता एवं संचार मन्त्री माधव प्रसाद पौडेलका अनुसार आन्दोलनरत असन्तुष्ट दलले राखेका अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले दोहोरो पद त्याग्नु पर्ने लगायतको मागमा छलफल गरी उपयुक्त निकास निकाल्न वृहत राजनीतिक परामर्श गर्न लागि हो परामर्शमा प्रमुख चार दल सहित असन्तुष्ट सबै दल सहभागी हुने बताइएको छ सरकारद्वारा गठित तीन सदस्यीय वार्ता टोलीले नेकपा माओवादीका प्रतिनिधिसँग अनौपचारिक र संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध आठ दल तथा संघीय समाजवादी पार्टी लगायतसँग औपचारिक वार्ता गरेको थियो वार्ताका क्रममा ती दलका नेताहरूले निर्वाचनमा सहभागिताका लागि गत फागुन तीस गते प्रमुख चार दलबीच भएको एघार बुधी सहमति र चैत एक गते राष्ट्रपतिद्वारा जारी बाधा अड्काउ फुकाउ आदेश खारेज हुनुपर्ने शर्त अघि सारेका छन् वृहत परामर्शले यस विषयमा निकास निकाल्ने सरकारको विश्वास छ मन्त्री परिषदको चैत सोह्र गते बसेको बैठकले असन्तुष्ट दलहरूसँग वार्ता गर्न गृहमन्त्री माधव प्रसाद घिमिरेको संयोजकत्वमा संचार मन्त्री पौडेल स्थानीय विकास मन्त्री विद्याधर मल्लिक रहेको तीन सदस्यीय टोली गठन गरेको थियो चुनावी वातावरण बनाउन वृहत परामर्शको तयारी चिरञ्जीवी ढुङ्गानाले आजको अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ सरकारले सम्पत्ति शुद्धिकरण र आतंकवादमा लगानी सम्बन्धी दुईवटा अध्यादेश राष्ट्रपति समक्ष पठाउने तयारी गरेको छ मुलुकलाई कालो सूचीबाट बचाउनका लागि बिहिबार बसेको मन्त्री परिषदको बैठकले ती अध्यादेशलाई यथाशक्य चाँडो राष्ट्रपति समक्ष पठाउने निर्णय समेत गरेको छ अर्थ मन्त्रालयबाट हालसालै मन्त्री परिषदमा पुगेका ती अध्यादेश बिहिबारको मन्त्री परिषद बैठकले थप छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय समेत गरेको छ सम्पत्ति शुद्धिकरण तुष्टिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि सरकारले सबल कानुनी संरचना विकास गर्नुपर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार यी विधेयक पारित गर्न लागि सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री माधव पौडेलले जानकारी दिनुभयो उहाँका अनुसार अर्थ मन्त्रालयबाट प्राप्त भएका सम्पत्ति शुद्धिकरण सम्बन्धी दोस्रो संशोधन अध्यादेश दुई हजार सत्तरी र कसुर जन्य सम्पत्ति तथा साधन रोगका नियन्त्रण तथा जफत अध्यादेश दुई हजार सत्तरी सत्तरी मस्यौदा विदेश सम्पत्तिमा पा समितिबाट पारित भएपछि राष्ट्रपति समक्ष सिफारिस गरिनेछ यसै गरी सरकारले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण नियमावली र भौतिक मन्त्रालयबाट प्राप्त सार्वजनिक सवारी चालक अनुमति पत्र सम्बन्धी नियमावली दुई हजार सत्तरीलाई पनि थप छलफलका लागि मन्त्री परिषदको विधेयक समितिमा पठाउने निर्णय गरेको छ आजको राजधानी दैनिकमा खबर छापिएको छ सरकारले राज्य शक्ति र सार्वजनिक पदमा बसेर अकुत सम्पत्ति कमाउने नेता तथा कर्मचारीको सम्पत्ति विवरण उल्लेख भएको प्रतिवेदन गोप्य राख्ने निर्णय गरेको छ संवैधानिक हैसियत प्राप्त राष्ट्रिय सूचना आयोगको निर्णय उल्ट्याउँदै वैशाख बाह्र गते बसेको मन्त्री परिषद बैठकले आयोगलाई समेत प्रतिवेदन नदी गोप्य राख्ने निर्णय गरेको हो सर्वोच्च अदालतका तत्कालीन वरिष्ठ न्यायाधीश भैरव प्रसाद लम्सालको अध्यक्षतामा बाह्र वर्ष अघि गठित उच्च स्तरीय सम्पत्ति जाँचबुझ आयोगले करिब करिब तीन सय नेता र कर्मचारीले अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको प्रतिवेदन सरकारलाई बुझाएको थियो सूचना आयोगले उक्त प्रतिवेदन उपलब्ध गराउन गत चैत चौध गते सरकारलाई आदेश दिएको थियो आयोगको आदेशपछि चैत सोह्र गते बसेको मन्त्री परिषद बैठकले लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने नगर्ने बारे महान्यायाधीश वक्ताको राय माग गर्ने निर्णय गरेको थियो महान्यायाधीश वक्ताको राय प्राप्त भएपछि यही वैशाख बाह्र गते बसेको मन्त्री परिषदको बैठक लम्साल आयोगको प्रतिवेदन सार्वजनिक नगर्ने र सूचना आयोगलाई तत्काल प्रतिवेदन उपलब्ध नगराउने निष्कर्षमा पुगेको छ अकुत कमाउनेहरूको सूचना गोप्य सूचना आयोगले समेत पाएन लम्साल आयोगको प्रतिवेदन धर्मेन्द्र झा र केशव खनाले आजको अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ सूचनाको अधिकारका पक्षमा महत्वपूर्ण र दुर्गामी फैसला गर्दै आइरहेको सर्वोच्च अदालतले आफ्नै हकमा भने पत्रकारहरूलाई इजलासमा जान समेत निषेध गरेको छ सर्वोच्चले मंगलबारदेखि बिना सूचना पत्रकारहरूलाई इजलासमा जान लगाएको रोक बिहिबार पनि जारी रह्यो न्यायिक इतिहासमै पत्रकारका लागि इजलास निषेध भएको यो पहिलो घटना हो सर्वोच्चले पत्रकारहरूले बोक्ने क्यामेरालाई समेत नियन्त्रणमा लिएका थिए सर्वोच्चले क्यामेराले पत्रकारहरूले बोक्ने क्यामेरालाई समेत नियन्त्रणमा लिएको छ हिमालय टाइम्सकी संवाददाता शोभा शर्माको क्यामेरा तिन दिनदेखि सर्वोच्चमा खटिएका प्रहरीले लिएर राखेका छन् खुला इजलासमा जोसुकै सर्वसाधारण जान र बस हुन सक्ने अधिकार छ सञ्चारकर्मी जुनसुकै इजलासमा जतिसुकै बेला पनि गएर बस हुन सकिने सुविधा थियो अदालतको न्यायिक गतिविधि नियाल्न अदालत पुगेका सञ्चारकर्मीहरू इजलास जाने भर्याङ टेक्ने नपाई फर्किएका थिए यहाँबाट जान पाइँदैन ढोकामा उभिएका सुरक्षाकर्मीहरूले पत्रकारलाई रोक्दै भनेका थिए पत्रकारहरूलाई इजलासमा पुग्ने नदिनु भन्ने हामी माथिको आदेश छ नेपालको अन्तरिम संविधानले सूचनाको हकलाई भौतिक हक मौलिक हक भन्दै यो कसैले कुनै पनि बाहनामा खोज्न नमिल्ने व्यवस्था गरेको छ तर संविधानकै अन्तिम व्याख्याता अदालत स्वयंले सुरक्षाको कारण देखाएर पत्रकारहरूलाई इजलासमा जान नदिएर न्यायालयको समाचारबाट गुमराहमा राख्ने कामको सुरुवात गरेको छ इजलासमा जान नपाएपछि तिन दिनदेखि सर्वोच्चमा भएका गतिविधिका बारेमा पत्रकार जगत पुरै अनभिज्ञ भएको संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका अध्यक्ष एम विरयले भयो मञ्चले सर्वोच्चको प्रेस स्वतन्त्रता विरोधी कदमको भर्सना गर्दै बिहिबार विज्ञप्ति समेत जारी गरेको छ प्रेस स्वतन्त्रता दिवसकै बेलामा पत्रकारहरूलाई सर्वोच्च अदालतमा निषेध गरिएको सम्बन्धी खबर आजको कान्तिपुर दैनिकमा मुख्य खबर बनाएर घनश्याम खड्काले लेख्नु भएको छ भने आजको राजधानी दैनिकमा यसै प्रसङ्गलाई सर्वोच्च अदालतले टेरेन प्रधान न्यायाधीशकै आदेश शीर्षकमा खबर छापिएको छ सर्वोच्च अदालतले सञ्चारकर्मीलाई अदालती समाचार सङ्कलनमा रोक लगाएको छ इजलासको सुरक्षाको कारण देखाउँदै सर्वोच्च प्रशासनले अदालती समाचार सङ्कलनमा रोक लगाएको हो सूचनाको हकका पक्षमा धेरै फैसला र आदेश गरेको समाचार सङ्कलनमा गएका एक पत्रकारसँगको सामान्य खटपटलाई लिएर सबै सञ्चारकर्मीहरूलाई वञ्चित गराइएको हो अदालत प्रवेशमा रोक लगाइको बारेमा पत्रकारहरूको जिज्ञासामा सर्वोच्च अदालतका कायमुकायम प्रधान न्यायाधीशले रोक्ने कुनै नीति नभएको र सहज पहुँच हुने बताउनु भयो उहाँले आफूले यो विषयलाई महत्त्व दिएको भन्दै पत्रकारहरूलाई समाचार सङ्कलनमा नरोक्ने बताए पनि प्रशासनले उहाँकै आदेश टेरेको छैन उहाँले समाचार सङ्कलनमा रोक नलगाउने आश्वासन दिएर पनि प्रशासनले उहाँको निर्देशनलाई व्यवस्था गर्दै आइरहेको छ आजको राजधानी दैनिकमा खबर छ नेपालका तीन ठूला राजनैतिक दल एकीकृत माओवादी नेपाली कंग्रेस र नेकपा एमाले आफूहरूसँग करिब तीन तीन करोड़ नगद पुँजी मात्र रहेको विवरण निर्वाचन आयोगमा बुझाएका छन् उनीहरूले लेबी चन्दा पुस्तकको आमदानी शुभचिन्तकको उपहार जस्ता आमदानी स्रोत देखाएका छन् राजनैतिक विश्लेषकहरू भने दलहरूले आफ्नो सत्य आमदानी लुकाएको बताउँछन् आयोगले दर्ता भएका सबै दललाई गत पुसमा नै चालू वर्षको आर्थिक विवरण पेश गर्न सूचना जारी गरे पनि एक मध्ये हालसम्म छत्तीस दलले मात्र बुझाएका छन् सबैभन्दा धनी भनेर चिनिएको एकीकृत नेकपा माओवादीले चालू वर्षमा पार्टीसँग तीन करोड़ चौध लाख त्रियासी हजार एक सय एकाउन्न रुपियाँ सत्र पैसा रहेको विवरण देखाएको छ आयोगमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल महासचिव पोष्ट बहादुर बोगटी र कार्यालय सचिव हितराज पाण्डेको हस्ताक्षरमा विवरण पेश भएको छ एकीकृत माओवादीले सदस्यता शुल्क लेबी चन्दा पार्टीद्वारा प्रकाशित पुस्तक बिक्री शुभचिन्तक तथा अन्य भनेर आमदानीका स्रोत खुलाएको छ कंग्रेसले पार्टीसँग छयासी लाख सोह्र हजार चार सय एकहत्तर रुपियाँ रहेको विवरण पेश गरेको छ तर उसले एक महिना अघि नवलपरा चौरासीमा सम्पन्न महासमिति बैठकमा भने पार्टी सदस्य र लेबीबाट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 रुमको व्यवस्था अन्य जानकारीका लागि Om school of music Ratnanagar एक बकुलहर रेडियो अर्पण सँगै सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार पचास तेइस नौ सय चौतिस अन्ठानब्बे चार त्रिपन्न उनपचास नौ सय उनासे र अन्ठानब्बे एक बैसठी चौसठी चार सय तेइस रिप्लेस कम्प्युटर एजुकेसन प्रस्तुत गर्दछ एसएलसी बसेका विद्यार्थीहरूलाई happy discount offer Computer courses. Advanced basic courses. Advanced basic hardware. Diploma in digital accounting. Diploma in digital desktop designing. Diploma in e-commerce engineering. Diploma in hardware and networking. Diploma in multimedia. Language tuition classes. Bridge courses. Entrance preparation. RJ VJ training. Online job training. Our features. Well equipped lab with AC rooms. Experienced and qualified teachers. Weekly and monthly tests on every courses. A special scholarship for toppers and refresh examination test and no power cut problem. Contact Refresh Computer Education, Ratanagar 2, Tari Chitwan, phone 056 mobile 98550 62519, 98450 43519. पुनश्च खैरनी चार पर्सा इन्टरनेसनल कलेजको आडैमा पनि शाखा कार्यालय रहेको जानकारी गराउँदछ शिक्षा जिल्ला शिक्षा कार्यालय काठमाडौँले अभिभावकसँग जथाभावी रकम असुल्ने विद्यालयहरूमा उजुरीको आधारमा भटाभट अनुगमन गर्न थालेको छ राजधानीमा राम्रो कहलिएको एक विद्यालयले विकास शुल्कका नाममा पच्चिस हजार रुपियाँसम्म भर्ना शुल्क लिने गरेको यस क्रममा खुलेको छ राम्रो पढाउने दावी गर्ने सो विद्यालयले विद्यार्थीको हितका निम्ति शुल्क लिएको दावी गरेको छ विद्यालयमा अनिवार्य रूपमा खाना खुवाउने र गृह कार्य समेत गराउने बुद्धनगरको रोजबर्ट विद्यालयले विकास शुल्कका नाममा डाँड सेकिने गरी उक्त रकम लिएको खुलासा भएको काठमाडौँका जिल्ला शिक्षा अधिकारी वैकुण्ठ हरियालले विद्यालयले लिन नपाउने शीर्षकमा रकम असुल गरेपछि एक हप्ते स्पष्टीकरण माग गरिएको जानकारी दिनुभयो आजको नेपाल समाचार पत्र दैनिकमा ईश्वरराज ढकालले मुख्य खबर लेख्नु भएको छ नेपाली समाजमा मित लगाउने प्रचलन नयाँ होइन मित्रताको सम्बन्ध प्रगाड बनाउन मित लगाउने चलन अहिले पनि हराएको छैन तर झापामा भने पढाइ सुधार्न मित लगाउने नयाँ तरिका अप्नाउन थालिएको छ महारानी झोडा दुई स्थित कुलचौन उच्च माध्यमिक विद्यालयले पढाइमा सुधार गरी राम्रो नतिजा पाउन विद्यार्थी बीच मित लगाउने चलन बसालेको हो विद्यालयकी छात्रा झरना दाहाल कक्षामा सधैँ प्रथम हुन्छन् उनकी कक्षाकी सरिता बस्नेत अलिक कमजोर छिन् कक्षा आठमा पढ्दै गर्दा तीन वर्ष अघि शिक्षकले उनीहरूको मित लगाइदिए त्यसपछि सरिताको पढ़ाई सुधार्न झरनाले सहयोग गरिन् मितिनीको सहयोगले सरिताको पढाइमा पनि धेरै सुधार आएको छ यस वर्ष राम्रो अङ्क ल्याएर प्रवेशिका परीक्षा उत्तीर्ण हुनेमा दुवै ढुक्क छन् पढाइमा पढाई सुधार्न मित लगाउँदै विद्यार्थी कुमार लोइटेलले आजको अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ पाल्पाको मैदी गाउँ विकास समिति वडा नम्बर एक छाप खाउँको बस्ती नयाँ मान्छे आएको देख्दा त्रस्त त्रसित हुन्छ सुगाउँका बासिन्दा अहिले आफ्नो गाउँमा आउने नयाँ मान्छेलाई सोधखोज गरेर मात्र गाउँ पस्न दिने निर्णयमा पुगेका छन् बिहिबार अधिकार कर्मीहरूको टोली छाप गाउँमा पुग्दा उनीहरू पीडितहरूले आफूहरूमाथि प्रहरीले गरेको ज्यादतीका बारेमा कुरा सुनाउँदा गाउँभरिका मानिसको आँखामा आँसु छचल्किएको थियो एउटा सानो एक तले झुप्रोमा सानो धानको भकारी ठरिएको धान भत्ताभुङ्ग भएको ओछ्यान अनि नयाँ मान्छे देखेपछि डराएर रुन थाली थालिन् एक बालिका मानव अधिकार कर्मी पुग्दा ती बालिका डाको छोडेर रुन थालिन् उनको घरमा आएका प्रहरीले गरेको ज्यादती भन्दै गर्दा पीडित बालिका डाको छाडेर रुन थालेपछि गाउँवासी पनि सँगै रोएका थिए धेरै महिला र बालबालिकाको आँखामा आँसु छसल्किएको थियो भने गाउँवासी रातिको समयमा भएको प्रहरी दमनको कुरा सुनाउन तछाड मछाड गरिरहेका थिए गएको आइतबार रातिको दस बजे रत्यौलीको विषयमा भएको झगडामा रतेउली हेर्न गएका राजन अर्याल घाइते भएका थिए झगडामा संलग्नलाई प्रहरीले गिरफ्तार गरी मैदी चौकी लगेपछि प्रहरीले आफूहरूमाथि आक्रमण गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा खबर पुगेको थियो प्रहरीको दुर्व्यवहारले गाउँमा आतंक सीताराम अधिकारीले धादिङको खबर आजको नेपाल समाचार पत्र दैनिकमा लेख्नु भएको छ प्रहरी निरीक्षक मिलन बस्नेत अहिले अमेरिकामा छन् असैबाट जागिर सुरु गरेका बस्नेतको दरबन्दी सिन्धुलीमा छ उनले नेपाल प्रहरीको जागिरबाट राजीनामा त दिइसकेका छैनन् तर फर्कने सम्भावना अत्यन्तै कम छ प्रहरी स्रोतका अनुसार बस्नेत अमेरिका गएको डाइभर्सिटी भिसा डिबी लागेर हो तर उनी अमेरिका हानिदा श्रीमती सुत्केरी हुँदा पनि विदा नपाएको बहाना बनाएका थिए स्रोतका अनुसार सुत्केरी श्रीमती स्याहार्नु पर्ने भन्दै उनले प्रहरी गरी प्रशासन समक्ष एक महिनाको विदा मागेका थिए एआईजी विनोद सिंहले दस दिनको मात्रै विधा स्वीकृत गरिदिएका थिए त्यसको छोकमा उनी अमेरिका हानिए बस्नेत मात्रै होइन नेपाल प्रहरीका जवानदेखि माथिल्लो दर्जाका दर्जनौ अधिकृत अमेरिका र युरोप भाँसिएका छन् प्रहरी स्रोतका अनुसार कतिपय डिबी परेर गएका छन् भने कतिपय विभिन्न तरिकाले अमेरिका छिएर उतै बसेका छन् गएका मध्ये कतिले राजीनामा नै दिएका छन् कतिले अहिले पनि बहाल नै छन् प्रहरीको जागे छाडेर युरोप र अमेरिकाको सामान्य काममा नै रमाउने बन्न थालेपछि प्रहरी प्रधान कार्यालय चिन्तित बनेको छ आयल निगमको मासिक व्यापार अवस्था पुनः नाफामा गएको छ इन्डियन आयल निगम आइओसीले एक मेमा पठाएको नयाँ मूल्य अनुसार निगमलाई यो महिना तेल बिक्रीमा बिस करोड नाफा हुने भएको हो यसअघि गत जुलाईमा पनि निगम नाफामा भएको थियो अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओह्रालो लाग्दा निगमको बिक्री दर भन्दा खरिद दर कम भई मासिक व्यापार अवस्था सकारात्मक भएको हो अन्तर्राष्ट्रिय बजारमा नेपालमा मूल्य समायोजन प्रणाली नहुँदा अहिले नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य नघट्ने निगमले स्पष्ट पारेको छ आजको नयाँ पत्रिका दैनिकमा खबर छ राजनीतिक दल नेता तथा सरकारी अधिकारीहरूले अहिले शान्ति प्रक्रिया पूरा भएको र आर्थिक विकासको पालो भन्न थाक्ने थाक्दैनन् तर सामान्य खर्च पनि मुस्किलले मात्र आन्तरिक स्रोतबाट धान्ने अवस्थामा विकास बजेट बढाउन र त्यसको सदुपयोग गर्नेतर्फ भने ठोस पहल भएको छैन नेपालको विकासका लागि वैदेशिक सहायता ल्याउने औपचारिक थलो नेपाल विकास मञ्चको बैठक गर्नेतर्फ कसैको चासो देखिएको छैन नेपाल सहायता समूहका नाममा सन् उन्नाइस सय छयत्तरमा जापानमा भएको पहिलो बैठकबाट नेपालमा वैदेशिक सहायताले संस्थागत रूप पाउन थालेको हो नेपाल विकास मञ्चको बैठक नबस्दा वैदेशिक आंशिक सहायता प्रभावित केदार भट्टराईले आजको पत्रमा खबर लेख्नु भएको छ प्रभातवाडीमा अब खबर छोटकरीमा गृह मन्त्रालयले नेपाल प्रहरीमा छ हजार दरबन्दी थप्न प्रस्ताव अगाडि बढाएको छ प्रहरीमा दस हजार दरबन्दी थप्ने गृहको योजना अन्तर्गत छ हजार एक सय सोह्र दरबन्दी थप्न लागि हो अधिकांश सरकारी कार्यालयमा फाइल हराएर सेवाग्राही हैरान हुने गर्छन् तर स्वास्थ्य सेवा विभागमा भने एक पटक सेवाग्राहीले ल्याएको फाइल हरायो भने कर्मचारी हैरान पर्छ विगतमा नेपाल लेकको क्षेत्रको वास्ता नभए पनि प्राकृतिक तथा आर्थिक रूपमा पछिल्लो समय त्यस्तो क्षेत्रको महत्व बढेपछि गाउँ विकास समितिहरूका बीचमा सीमा विवाद बढ्न थालेको छ आर्थिक तथा पर्यटकीय महत्व वृद्धि हुँदै गएपछि कालिन्चोक मन्दिरको आधार क्षेत्र कुरी र टुटानलाई विभिन्न गाउँ विकास समितिले आफ्नो भएको दावी गर्न थालेको दोलखाको खबर आजको कारोबार दैनिकमा छापिएको छ दूरसञ्चार सेवा गुणस्तर अध्ययनका लागि सरकारले सञ्चालित मेसिन ल्याउने भएको छ अन्य कम्पनीलाई गर्न लगाएको अध्ययन हेरेर विश्लेषण गरिरहेको दूरसञ्चार प्राधिकरणलाई मेसिन आएपछि दूरसञ्चार कम्पनीले दिने सेवाको गुणस्तर सुधारको काम अघि बढाउन सजिलो हुनेछ चितवनमा सेनामा भर्ती गरिदिने भन्दै दुई व्यक्तिले सात लाख रुपियाँ असुलेको खबर विमल खतिवड़ाले आजको कान्तिपुर दैनिकमा लेख्नु भएको छ निकुञ्ज घोषणा गरिएको तीन वर्षपछि बाँकी राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु गरिएको छ पछिल्लो पहिलो पटक थालिएको बाघ गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया तथा बाँके निकुञ्जमा बत्तीस प्राविधिक संलग्न छन् सरकार विरुद्ध आन्दोलनरत मधेसी जनाधिकार फोरम नेपालले निर्वाचन आयोगमा दल दर्ता गराएको छ हिजोसम्ममा निर्वाचन आयोगमा अठार दल दर्ता भएका छन् एउटा कक्षामा कतिसम्म विद्यार्थी अध्ययन गर्न सक्लान् पचास साठी वा त्यो भन्दा पनि बढी तर मनाङको डाबल निम्न माध्यमिक विद्यालयको यथार्थ भने बेग्लै छ निमावि तहको यो सिङ्गो विद्यालयमा विद्यार्थीको संख्या जम्मा एक मात्रै रहेको छ नेपालमा चट्याङका कारण जनधनको क्षति हुने क्रम बढेको छ वर्षेनी करिब डेढ सयको मृत्यु तथा दुई सय भन्दा बढी चट्याङकै कारण घाइते समेत भएका छन् नदीमा पानीको बहाव बढेपछि र भारतबाट विद्युत थप आयात आएपछि आइतबारदेखि लोडसेडिङ घट्न लागेको हो हाल साताको सत्तरी घण्टा लोडसेडिङ रहेकोमा घण्टामा छपन्न घण्टामा झार्न लागि हो अहिले संहिताको विषय फेरि पनि पेचिलो बन्दै गइरहेको छ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन र भारतको भ्रमणपछि संहिताको आधारलाई भाषासँग जोडेर परिभाषित गर्न थाल्नु भएको छ के यो भाषासँग संहिता बन्न सम्भव होला एक सामग्री भारतको अनुभव के छ भने पहिला त यो भाषाको आधारमा राज्य बनाउँदा चाहिँ देश टुक्रिन्छ भनेर निकै ठुलो हल्लाकल्ला कल्ला हुने गर्थ्यो अरे उहाँहरूको संविधान बनाउँदा पनि तर पछि भाषाको आधारमा बनाउँदा त्यसले देश चाहिँलाई झन् मजबुत बनायो त्यस कारण यो चाहिँ यस्तै केही होस् नेपालमा पनि एउटा क्राइटेरिया भन्ने थियो भाषिक आधारमा संघीयतामा जान भारतबाट सुझाव पाएको प्रचण्डको खुलासापछि नेपालमा संघीयताको विवाद झन पेचिलो बनेको छ संहिताका बारे भारतको सुझावसँगै राज्य पुनर्संरचनाको विषयमा भारतीय चासो पनि प्रष्ट भएको छ यस अघि बहस भएको जातीय आधारको संहिता र भारतीय सुझावको भाषिक संहिता बीच फरक के छ त विघटित राज्य पुनर्संरचना आयोगका सदस्य रमेश ढुङ्गेल जातीय संहिताका प्रब्लम जे हुन् जति त्यो प्र्याक्टिकल छैन भाषिक त्योभन्दा प्रब्लम छ प्रचण्डले कसरी त्यो उछार लिएर जानु हो अथवा भारतीय नेताहरूले कसरी भने अब त्यसको बोर्डर कता राख्ने भाषिक क्षेत्र त्यो हावा बतासको कुरा हो के त्यो त्यो सम्भव छैन नेपालका दीर्घकालीन नीति र निर्णयमा भारतीय चासो हुने गरेको कहीँ कतै छिपेको विषय होइन राज्य पुनर्संरचनाका विषयमा पनि भारतले चासो राख्नुलाई अन्यथा मान्नुपर्ने अवस्था छैन तर नेपालमा भाषिक आधारमा राज्य पुनर्संरचना खोज्नुमा भारतको स्वार्थ के हुन सक्छ राज्य पुनर्संरचनाविद डाक्टर खगेन्द्रनाथ शर्मा तराई चाहिँ हिन्दी भाषी हो भने कि तराई हिन्दी भाषी हाम्रो हुँदै होइन स्थानीय रूपमा हिन्दी भाषा छैन र बाहिर राष्ट्रिय भाषाको रूपमा उनीहरूले डेभलप गर्न खोजे त्यसलाई भाषिक आधार गर्दा हिन्दी भाषा हाम्रो हो भन्ने बल पुर्याइयो भने त्यो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 तथा ठाइलीहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गरिन्छ सम्पर्कको लागि अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस अन्ठानब्बे पाँच पचास नब्बे शून्य शून्य चार अन्ठानब्बे पाँच पचास बैसठी तिन सय बत्तिस र अन्ठानब्बे चार बाहन्न त्रिहत्तर आठ सय बाह्र स्थान होटल मोनालिसा सौराहा आयोजक ठाइला सहयोग संरक्षण समाज सौराहा चितवन सूचना रत्नगर नगरपालिकाको आर्थिक सहयोग र चितवन नेत्रहीन सङ्घ इकाइ समिति रत्नगरको संयुक्त आयोजनामा रत्नगर नगरपालिकामा बसोबास गर्ने सम्पूर्ण अपाङ्गहरूको गणना हुने कार्यक्रम यही मिति दुई हजार सत्तरी वैशाख दसबाट सुरु भई वैशाख मसान्तमा सक्नुपर्ने हुँदा तपाईँहरूको घर घरमा आउने गणकहरूलाई यथार्थ विवरण दिई अपाङ्ग गणना कार्यक्रमलाई सफल पारिदिनु हुन सम्पूर्ण नगरवासी दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्दछौ संयोजक उपेन्द्र अधिकारी सहजकर्ता Bharatmani Bhatt Arpan time check Arpan time check यस